श्रुति सम्वेक श्रुति सम्वेक श्रुति सम्वेक उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार कार्यक्रम श्रुति सम्वेक उज्यालो नाइन्टी नेटवर्कमा हरेक मंगलबार र शुक्रबार राति नौ बजेको नेपाल खबरपछि प्रस्तुत हुन्छ श्रुति सम्वेगमा आज पारिजातको उपन्यास सिरिसको फूलको दोस्रो श्रृङ्खला लिएर आइपुगेका छौं गएको शुक्रबार सिरिसको फूलको पहिलो अङ्क हामीले पृष्ठ सोह्रसम्म सुनाएर छोडेका थियौं सकम्बरीको जन्मदिनमा उपस्थित हुन सुयोगवीरलाई शिवराजले निम्तो दिएसम्मको वाचन गत साता गरेका थियौं के सुयोगवीर सकम्बरीको जन्मदिनमा उपस्थित होलान् त दोस्रो श्रृङ्खलाको वाचन पृष्ठ सत्रबाट सुरु हुँदैछ कति जन्मदिन मनाइयो त्यसको हिसाब के तर त्यो जन्मदिवसमा म नढाँटिकन स्वीकार गर्छु मलाई केही भएको थियो अर्थात् असमञ्जसम्म म अवश्य परेको हुँ म दिउँसै आफैमा कुनै विशेष कामको बहाना गर्दै डेराबाट निस्केँ उद्देश्यहीन भौतारिनलाई उद्देश्यहीन त म यसै नै थिएँ तर विशेष त्यस साँझलाई आफूबाट केही पन्छाउनु परेको थियो सम्झेँ कति काफर म कुन प्रेरणाले मलाई यसरी काफर हुन सिकाएको छ काफर कहिले थिएँ र म विश्वयुद्ध लडेर आएको मान्छे सङ्गीन र बुलेटसँग खेलेर आएको छि यस्तो कुरा आफैभित्र दोहोऱ्याउन पनि मलाई लाज लाग्यो भूगोल पार्कको छेवैमा मैले चिनेको स्वरले बोलाएको सुने कहाँ जान लाग्नुभयो मैले तपाईँलाई भनेको होइन र त्यसपछि कति विवाद भयो स्मरणमा राम्रैसँग लेखिएको छैन अन्त्यमा म लुरु लुरु त्यही सिरिजको घारीभित्र स्थित बिरानो घरको मूल ढोकाबाट आफूलाई लगिरहेको थिएँ मानिस कोही थिएन सायद निम्त्याइनेमा म मात्र थिएँ कि सम्झेँ सायद बरीकै कोठामा होला उसका साथीहरू खाएर गइसके म आखिरीको पाहुना थिएँ होला शिवराजको बैठक त्यस्तै सजावटमा त्यस्तै चकमन्न थियो जुन आशा गरेको थिएँ त्यो केही पनि थिएन बैठकमा मलाई छोडेर उभित्र गइहाल्यो म झ्यालमा आएर बाहिर हेर्ने बाहना गर्न थालेँ त्यही दिन मैले आफैमा एउटा परिवर्तन अनुभव गरेको हुँ त्यो के भने म सचेत रहन्थेँ कुन्नी किन बुढो देखिन थालेको म विशेष चकम्बरीको आँखाले कहाँ लुक्छ र साँच्चै लुक्दैन त मैले के आफूभित्र कुनै सत्यतालाई लुकाएको छैन मेरो मस्तिष्कमा एउटा बोझ जस्तो आएर बस्यो प्रतिको आवेगमा परेर मैले टेरिलिनको कोटमा सिउरेको ज्यासमिनको कोपीलाई झिकेर झ्यालबाट मिल्काइदिएँ हरि ढोकामा स्याम्पू लगाएर हरक उडेको सुनौला बालभित्र सानो अनुहारमा साना साना आँखा टल्काउँदै हुनसक्छ हाँसिरहेकी थिए बरी सम्झेँ बिरालोले जे पनि चाँडै देख्छ तर यस्तो होस् त्यो मेरो असफलता थियो मानव आज पनि दशा ठिक छैन दोस्रो पटक उससँग भेट्दा बोल्ने जुन रहर थियो त्यो रहर मरिसकेको थियो म पहिलेबाट चङ्गो भएर बसिरहेँ अब के भन्ने हो यसको विपरीत टेबलसम्म आएर उसले भने सुयोगजी आज म चौबिस वर्ष पुगेँ मलाई राम्रैसँग थाहा छ तर मैले यसो भनिनँ केवल साधुवाद दिएँ मलाई वितृष्णा भइरहेको थियो उसप्रति उसको प्रत्येक व्यवहारप्रति उसले मलाई कोचमा बस्ने आग्रह गरी हातमा चुरुटको एउटा सिँगै बट्टा लिएर आएकी थिए खोलेर मलाई दिए सलाई कोरेर टाउको निउराई मतिर मेरो धेरै नजिक हामी एउटा सग्लो चुरुट र बलिरहेको सलाईको दूरीमा टाढा थियौँ एकअर्कोदेखि स्याम्पू र सुकमेलको हलुका बासले मेरो नसा नसा गलाउन खोजिरहेको थियो तर सपना जस्तै निद्राबाट चुँडिएर ऊ पर गई त्यो अनुभवलाई मैले अनुभवसम्म गर्न पाइनँ क्रमशः उसप्रतिको वितृष्णालाई हराएर मलाई रहर एउटा दिइरहेकी थिए साधारण रहर हरियो ह्यान्डुलमको धोतीभित्र पाँच फुट तिन इन्चको बाँसको लिङ्गो जस्तो शरीरमा सुनौला टाउको जडेकी सकम्बरी मतिर प्रष्ट पिठ्यौँ फर्काएर उभिएकी थिए केही बेर ऊ बोल्दै बोलिन म पाँच फुट छ इन्चको जवान जवान के नै बुढो मभन्दा तिन इन्च कम उचाइमा र एक्काइस वर्ष सानो उमेरमा सम्झँदा सम्झँदै म एक्काइस कोष टाढा पछाडि नपुगेँ शिवराजको बैठकको वास्तविकतादेखि यो सब दजाइरहन के आवश्यकता मलाई नियास्रो लागेर आयो सम्झेँ कति निस्सार यो भावना के छिन्टो लाएर ऊ कराउँदै शिवराजको खाट राखिएको दराजतर्फ गई आम्मै कस्तो कस्तो भोलि छु शिवले मलाई के हराएर पठाउनु भएको तपाईँलाई त यो नभई हुँदैन रे नि उसले पाताला औँलाहरूले घाँटी समाएर एरिस्टोक्राट ब्रान्डीका दुईटा बोतल निकाली सधैँ उसदेखि मैले हिंता अनुभव गर्नु परेको थियो एउटा अरू बढ्यो के भयो त लज छैन भनेर के अस्वीकार गर्ने असम्भव थियो मेरो निम्ति विश्वास साथ नभई नहुने कुरा भनी स्वीकार गरेँ मैले बोतल राखेर सायद गिलास लिन गई र भन्दै गई चर्को स्वरमा शिव रक्ष्या शिवको साथी रक्ष्या म बुढो रक्षा सिपाही आफ्नो अघि लम्पसार तिर्सिएका मार्मिक विश्लेषणहरूले मेरो नामलाई सक्तो गिजाइरहेका थिए सुयगवीर सिंह बुढो रक्षा सिपाही हावामा नाङ्गो खुकुरी नचाएर आएको यो मेरो इनाम सँगाल्नु परेको थियो यो मूल्य मेरो वीरताको विश्वयुद्धमा खपेका मेरा अनुभूतिहरूको र डेथ भ्यालीमा घिसारेर कोसेली फर्काएको मेरो ऋतु जीवनको बरी आई किस्तीमा गिलास र चितनहरू बोकेर पछि पछि शिवराज आयो सधैँको मेरो साँझ सधैँ दोहोरिएर आएको मेरो साँझ सधैँ आफूसँग भइरहने एउटा नियमबद्धता मलाई फेरि रमाइलो लाग्यो सकम्बरी एउटा चुरुट सल्काएर कोचको आडमा उभिरही शिवराजले बोतल खोल्दै भन्यो जय होस् बरीको बरीको जन्मदिवस सधैँ सधैँ आइरहोस् र बरी बुढी हुँदै जाओस् शिवको आशिष बरी कराई म थाप्दै थिएँ उसका व्यङ्ग्यहरूलाई शिवले विरोध गर्यो बुढी हुँदै जाऊ भने हो र धेरै वर्ष बाँच पो भनेको त उसले न्यु पाई के काम बाँच्ने बुढाबुढी भइन्जाल किन बाँच्ने शिव तपाईँ आशिष दिन जानुहुन्न समयमा मर भन्नुपर्छ के छोप्न बाँच्ने मैले हेरेँ बरीले त्यो ठट्टा गरेकी थिइनँ ऊ गम्भीर नै देखिन्थे तपाईँलाई मर्ने कत्रो रहर भन्न मन लागेको थियो तर भनिनँ ऊ त मानव विरोधी तत्त्व अनि म म स्वास्नी मान्छेलाई प्रेम गर्ने शक्ति नभएको लाछी निर्जीव खुब मिलेको मैले आफैलाई स्वाभाविक तुल्याउनको निम्ति डराउँदै भने मैले पनि तपाईँलाई आजदेखि बरी भनेर बोलाए कस्तो होला शिवराज खुसी भयो भन्नुहोस् भन्नुहोस् अझ तिमी भन्नुहोस् यिनीहरूलाई के को तपाईँ आफ्नै बहिनीहरू त हुन् नि अहिलेको पटक शिवराजलाई पनि मैले सारहीन पाएँ बरीमा केही परिवर्तन आएको थिएन बत्तीको टकमा टल्किएका चस्माभित्र आँखाको भाव पढ्न गाह्रो थियो धेरै स्वास्नी मान्छेहरू उनीहरूको प्यारो नाउँले बोलाउँदा रमाइलो मान्छन् खुसी हुन्छन् तर बरीले त्यो देखाइन सहजसँग भनी तपाईँलाई जे इच्छा लाग्छ त्यही भन्नुहोस् त्यसपछि साविक बमोजिम हाम्रो कुरा चल्यो म सचेत भएर बोल्थेँ झस्केर बोल्थेँ बुलेट छेउमा पड्किएला भन्ने डर लाग्थ्यो कुरै कुरामा बरीलाई सङ्केत गरी शिवराजले भन्यो सुन्यो बरी सुयोगजी लडाइँको कुरा उठ्यो कि विरक्त हुनुहुन्छ कसरी पन्छाउनुहुन्छ हामीलाई बरीले चुरुटको धुवा उडाउँदै भनी डर लाग्दो हो नि उहाँलाई के को डर सैनिकलाई शिवराज तर्स्यो बरीले भने लडाईँ त अपराध हो शिव जसको निम्ति लडौँ जसको हुकुमले लडौँ त्यो त व्यक्तिले व्यक्तिमाथि गर्नुपर्ने अपराध हो प्रत्येक मार्नेहरूले आफ्नो निधारमा लेखेर ल्याउनुपर्ने अपराध अपराध पोखिँदैन सितिमेती लडाइँबाट फर्किसकेको यतिका वर्षसम्म कसैले मलाई यस्तो निर्णय दिएको थिएन उनी बरीको उद्देश्य के थियो तर के जान्दथे र बरी हामी वीरताको नाउँमा मर्छौँ बलि लिन्छौँ र बलि हुन्छौँ यो के को अपराध तपाईँ पनि अपराधी बरी झ्यालतिर गई सुनसान रातमा आफू मात्र बिउजै भएको बेला अनौठो स्वरले कोही करायो भने कस्तो हुन्छ हो ठिक मलाई त्यस्तै भयो चरक्क चिरेर एउटा प्रतिक्रिया मेरो मस्तिष्कमा वार पार दौड्यो बिजुलीको करेन्ट जस्तो मुटु निकै ठुलो ढुकढुकी लिएर बज्यो दुई तिन पल शिवराजले सोचेर भन्यो बरी उहाँले मान्छे काट्नु भएको छैन मान्छे काट्नु मात्र अपराध हो र बरी झ्यालबाट ओराए म मर्माहत भएँ गिलासको रक्सी स्वाट्टै पिएर विचार गरेँ बरी केही जान्दिनँ बरी एकदमै अपरिपक्व छे अविकसित छे तर बरीको उद्देश्य मैले बुझिनँ मेरो छेउबाट ऊ बाहिर निस्की उसको अनुहार जस्ताको तस्तै तटस्थ थियो क्रमशः एउटा सुनौलो टाउको ओझेल भएपछि मैले शान्तिको सास फेरेँ त्यस रात शिवले मलाई रक्सी खुवाउनसम्म खुवायो अनुभवी हातहरूबाट तयार भएका तरकारीहरू अरू मिष्ठान्नहरू कुनै गुनासो राख्नै नदिएर बरीले आफ्नो जन्मदिन मनाइदिए म त्यहाँबाट बिदा हुँदा रातको एघार बजिसकेको थियो शिवले उहीँ सुत्ने आग्रह गरेको थियो तर म तयार भइनँ पानी पर्न नसकेर उकुस मुकुसमा छटपटिरहेको निखुर कालो रातलाई साइकलको एकनासे स्याही स्याही स्वरले चिर्दै जिउभरि रक्सेको गर्मी बोकेर म सहर आइपुगेँ सन्तोषसँग लट्ठिएर सुतेँ बिहान उठ्दा ममा हिजोको प्रतिक्रिया तिर्खा हो कि भनेर ठम्याउन नसकिने कता कता तिर्खा जस्तो लागेको थियो सधैँ झन् मन खाली नै थियो त्यसपछि धेरै समय बित्यो बर्खा आफ्नो अन्तिम दिनहरूमा काठमाडौँको खाल्डोलाई भिझाउने प्रयत्नमा थियो त्यही बीच मेरो पैँतालिस वर्षले मलाई बाध्य बनाएर छयालिसमा पछार्दै भाग्यो आफैभित्र पनि जति सक्दो छलिन खोज्दै मैले त्यो दिन बिताएँ अर्थात् मनाएँ मेरो बारमा जानु त्यस्तै थियो र शिवराजसँग भेट्नु त्यस्तै हाम्रो नियमबद्धतामा कतै फरक आएको थिएन भए तापनि मेरो एक्लो जिउनुको अध्यायमा नौला नौला कुराहरू थपिसकेका थिए म शिवराजको घरमा धेरै जामिसकेको थिएँ उनीहरू सबै उस्तै थिए शिवराज सारहीन बितिरहेको थियो दिउँसोको परिश्रम रातिको केही छिन रमाइलो उसकी मुमाले एउटी दुलही भित्राएर बुहारीको रहर मेट्ने इच्छा धेरै प्रकट गरिसकेकी भए पनि शिवराज पलायन हुँदै बाहना गर्दै आइरहेको थियो कुन्ने किन शिवराजलाई स्वास्नी पाल्न नसक्ने भन्ने डर पनि थिएन जहाँसम्म उसले कसैलाई रोजेको पनि थिएन रोजेको भए पनि ल्याउन सक्थ्यो मभन्दा धेरै सुन्दर शिवराजलाई केटी नपाउने कुरै भएन म त्यहाँ प्राय गइरहन्थेँ सकम्बरीको जीवन उस्तै थियो मैले केवल उसलाई बरी र तिमीको साइनो लगाएर आफूलाई उसको धेरै नजिक अनुभव गर्थेँ बरीको स्वभावसँग म अभ्यस्त भइसकेको थिएँ उसलाई मैले सधैँ उस्तै खरी उस्तै निठुरी पाएँ ऊ तरुणी थिए बैंसमा फुलिसकेकी तर कहिल्यै यस्तो देखाइन मानव ऊ आफूप्रति सचेत नै छैन जहिले गए पनि उसलाई घरैमा भेट्टाइन्छ बाहिरको रमझममा उति चाख लिएको पनि देखिएन एकनास चुरुट पिउँथी र म सम्झन्थेँ यति रहेछ उसले जीवनमा विलासको नाउँमा केही भेट्टाएकी र कहिले सम्झन्थेँ बरी पनि केही रहस्य लुकाउँदी हो धुवाको मुस्लोभित्र कि अवश्य बरी भाग्दी हो धुवामा रङमङ्गिएर तर यी सब मेरा अड्कल मात्र घरमा तिनीहरूलाई केही दुःख थिएन झन् बरीले त आफ्नो दाईलाई पनि उधुम प्रभाव पारेकी थिए यसैले उस समस्या र असन्तोषदेखि फुक्का नै थिए मैले देख्दा कतिपटक कहिले चुरुट सल्काउँदा कहिले केही दिँदा केही देखाउँदा ऊ मेरो धेरै नजिक आइसकेकी थिए कतिसम्म भने उसको तातो सास मैले आफ्नो अनुहारभरि अनुभव गरेको छु तर उसको भाव बदलिँदैन कहिल्यै मसँग कुनै प्रतिक्रिया लिन्न सधैँको समागम सधैँको तटस्थ मलाई लाग्थ्यो सायद बरीमा यौन भन्ने कुनै रोग नै छैन कि त मेरो बुढो गन्धदेखि ऊ परिचित भइसकेकी छ घृणा त ऊ मलाई शत प्रतिशत गर्दिनँ तर म त्यस्तो विधि बुढो नै पनि होइन झन् शरीरको छाँटकाँटले केही त अझ पनि तन्नेरी देखाउँछ पचास वर्षसम्म त यस्तै स्वस्थ रह्यो भने छल्न सकिन्छ आफैलाई नभए पनि अरूलाई जे होस् ऊ स्वास्नी मान्छे म लोग्ने मान्छे भन्दैमा यथार्थको सृजना सहजसँग हुँदैन कति कुराको मेल खानुपर्छ र माने बुढो भएको थिइनँ तर बरीसँग मिल्ती हुने मेरो उमेर होइन शिव तिस एकतिस वर्षको पट्ठो छ सकम्बरीसँग झ्याम्बिएर कुरा गरेको कति सुहाउँछ मलाई कहाँ सुहाउँछ शिवले एकपल्ट भनेको छ ऊ बरीलाई धेरै विश्वास गर्छ आफैलाई भन्दा बढी सम्भव थियो एउटी असामाजिक केटीको निम्ति विश्वास हुनु कुनै गाह्रो होइन अब त मुजुरालाई पनि धेरै भेटिसकेको थिएँ भेट्ने मात्रै होइन कुराकानी भइसकेको थियो ऊ राम्री विशेष आँखा ऊ मिजासले बोल्थे मिजासले व्यवहार गर्थे ऊ आँखा जुदाएर हेर्दिनथे र छेउमा कहिल्यै आउँदिनथे कुरै कुरामा त्यस्तै केही पर्यो भने ऊ कानदेखि अनुहारसम्म राति हुन्थे जे होस् उसको स्वभावमा तिरस्कार थिएन माया त ऊ प्रष्ट भावमा भाषामा जनाउँथे कसैप्रति पनि यहाँसम्म कि एउटा कुकुरलाई पनि कुखुरालाई पनि यद्यपि मुजुरालाई टाढैबाट हेरे तापनि देखे तापनि उसप्रति मेरो एक प्रकारको तृष्णा लुकेको थियो छोएर मात्र सुँघेर मात्र प्रेम हुने हो र प्रेम यसै हुन्छ उसै हुन्छ तर यस विचारलाई म आफै पनि मान्न तयार थिइनँ प्रेम निस्सार जम्मामा निरर्थक मेरो निम्ति कहिलेकाहीँ मुजुराको सोझो र निर्दोष गफ सुन्दा म उसको पछि घर संसार माया र धेरै जीवित वस्तुहरूको अस्तित्व झलझली देख्थेँ र मलाई आफू बाँचेको जीवन असाध्य खल्लो लाग्थ्यो र भन्न मन लाग्थ्यो मुजुरा मलाई पनि जीवनको भेग देऊ र खुसियालीका केही टुक्राहरू यसरी मुजुरालाई पनि धेरै परिभाषा लगाउन खोजिरहन्थेँ धेरैचोटि रक्सीको आवेगमा आएर मैले शिवराजलाई मुजुराको मसँग बिहे गरिदेऊ सुक्खसँग राख्छु एउटा संसार बनाउँछु भन्ने विचार चुहाउन चुहाउन खोजेको हुँ तर त्यतिसम्म आँट कहिल्यै गरिनँ भनेको भए शिवराजले मलाई अवहेलना गर्ने थिएन तर दुर्भाग्य भन्नै नसकिने कुराहरू धेरै टाढा पुगिसकेका थिए शिवराजकी कान्छी बहिनी जसलाई घरमा सानो भनिन्छ सँग पनि म राम्रैसँग बोल्ने भइसकेको थिएँ उसलाई घरमा त्यति भेटिन्न साथीहरूसँग ऊ प्राय यताउति गइरहन्थे ऊ आफ्नो मिलेको शरीरलाई सधैँ अत्याधुनिक फेसनमा लपेट्ने गर्थे कुनै दिन पछिबाट देखेँ भने उसलाई भ्याइन्जेलसम्म हेर्थेँ कहीँ भेटेँ भने कहाँ कि सानो र घरमा भेटेँ भने आज घुम्न नजाने सानो यति नै म सोधिहाल्थेँ अझसम्म म उनीहरूकै आफ्ना निजी कोठामा गएको थिइनँ सानो कहीँ जानु नपरे किताबमा भुलेर बस्थेँ शिवको भनाइमा बरी खुब पढ्ने तर त्यो अवस्थामा मैले प्राय देखिनँ बरु चुरोट उसको हातमा सधैँ देख्थेँ यसै सिलसिलामा मैले कतिपल्ट उसलाई क्यान्सर लाग्ला है बरी भनेर गिज्जाउँथेँ ऊ सधैँ स्वागत छ भनी जवाफ दिन्थे जम्मामा उनीहरू सबै बेसै थिए विकृतिहीनता उत्तौलोपना उनीहरूमा देखिएन मुजुरा र सानो दुवै मलाई सुयोगदायी नाउँले बोलाउँथे तर बरीलाई सुयोगजी भन्ने रहर कहिल्यै मेटिएन पाए त ऊ बाबुको पनि नाउँ काटिदियो हो के ठेगान मलाई बिहे गर्नुहोस् भनेर प्रायः उनीहरू गिजाइरहन्थे एक किसिम म पनि अभ्यस्त जस्तै भइसकेको थिएँ एकपल्ट मुजुरालाई मैले भनेको थिएँ केटी पाइएन खोजिदिनुहोस् न उसले हाँसेर भने केटी पाइएन भन्न त लाज लाग्नुपर्छ कस्तैले पनि पाउँछ बिचरी उसलाई के थाहा केटी विवाह भन्ने शब्दहरूमा आफैप्रति कति व्यङ्ग्यपूर्ण थिए मलाई भन्न मन लाग्यो प्रेम गर्ने शक्ति भए स्वास्नी स्थापना गरेर एउटा कोठामा जीवनको बिहानी डाक्ने क्षमता भए मुजुरा शिवसँग मागेर तिमीलाई नै लगिहाल्थे नि कहिले त यस्तो कुरा भयो कि म आफैभित्र फाटिन्थेँ चिरिन्थेँ नरमाइलो लाग्थ्यो सबै र बरीसँग चुरुट उडाएर बिर्सने बाहना गर्थेँ मेरो त्यस्तो अवस्था बरीले लक्ष्य गरिदियो जस्तो मलाई लाग्थ्यो तर यो उसले भनिन चस्माभित्र उसका टड्का र आँखाहरू चल्दा चल्दैखेरिको बिरालो जस्तो लागे पनि उस सोझै झम्टिने चिथोर्ने खालकी थिएन शिरिषका ताजा निला फुलहरू पहिलाएर बढेको मेरो यो घरसँगको घनिष्ठता यस्तै थियो यति मात्र थियो अब त क्रमशः ती हाँगाहरूलाई पातहरूले नग्याउन थालिसकेका थिए श्रुति संवेद श्रुति संवेद श्रुति स्यान्डलको टकटकसँग चुरुटको बास बैठकभित्र आयो त्यसै नै मानिसको जात जानेर बुझेर ढोङ गर्छन् मैले पनि केही थाहा नपाए जस्तै तर्सेर बरीलाई हेरेँ बिचरी उसले मलाई देखेकी रहेनछ मुख उज्यालो पार्दै भने कहिले आउनुभयो सुयोगजी म त देउता थान जान लागेँ मुवासँग मैले सोधेँ तिमी पनि देउतामा पूजामा विश्वास गर्छौ बरी गर्छु र गर्दिनँ पनि ऊ नजिकैको कोचमा बसिसकेकी थिए किन मैले अचम्म मान्दै प्रश्न गरेँ ढुङ्गा न हो उसको अघि कस्तै अपराध गरे पनि यो उसले कसैलाई भन्ने होइन यसैले विश्वास गर्छु र चाहिएको खण्डमा झकझगाउँदा पनि भन्ने कुरा भनिदिँदैन त्यसैले अविश्वास गर्छु यसभन्दा बढी एउटा ढुङ्गासँग हाम्रो विश्वासको के अर्थ यहाँ पनि बढेको उद्देश्य मैले बुझिनँ तर सक्दो हाँस्ने प्रयत्न गर्दै मैले भने कति सजिलो अर्थ दिएर तिमीले डुबुल्की हान्यौ ईश्वरको अस्तित्व त्यतिसम्मै सीमित छ र उसले लगत्तै विरोध गरी ईश्वर नभन्नुहोस् ईश्वरत्व भन्नुहोस् भावना न हो ठुटो चुरुट आश्रयमा हाल्दै गर्दा उसलाई पनि मैले एउटा भावना जस्तो मात्र देखेँ कोरा नफस्टाएको भावना जसलाई मानिस हो भने एउटा भावनाको माध्यमबाट सम्झिदिए पुग्दछ मैले अनायास भने त्यसो भए अब बरी नभनेर बरित्व भन्नु पर्यो किन तपाईँ मेरो अस्तित्वमा शङ्का गर्नुहुन्छ बरी भन्नुहोस् मेरो सम्पूर्ण अस्तित्व देखिन्छ छोइन्छ ऊ अर्को चुरुट सल्काउँदै थिए निकोटिनले पहिलेका खिरिला औँलाहरूको बीच जसो डढिरहेको चुरुट र धुवाँ देख्दा किन किन त्यो दिन त मलाई झर्को लागेर आयो तर के भन्ने त्यसैले त्यस झर्कोलाई पनि साधारण ठट्टा गरेर पचाउन खोजे तिम्रो ईश्वरत्वलाई पनि अब चुरुट खान सिकाइदेऊ बरी उसलाई पनि मान्छेको संसारमा बस्दा बस्दा दिक्क लागिसक्यो होला हुनसक्छ ऊ हाँसे कि होली अनुहार बेस्कन उज्यालो पार्दै भने अनि क्यान्सर लागेको ईश्वरत्वको पनि मृत्यु होस् चाँडै प्रत्येक मृत्यु र अन्त शब्द निस्कन साथ तिम्रो अनुहार यसरी उज्यालिन्छ भन्न मलाई मन लागेको थियो तर अर्कै भने तिमीलाई चुरोट नखाऊ भन्यो भने पिर लाग्छ बरी उसले चर्को स्वरमा सजग हुँदै भने हो अहिले मैले तिमीलाई चुरोट नखाऊ भने भने तिमी के गर्छौ बरी मोजसँग दसवटा खाइदिन्छु मलाई कता कता चोट लाग्यो सम्झेँ साँच्चैको कठोर हो यो स्वास्नी मान्छे अरूलाई पिर पर्ला भने त यसलाई कति पनि वास्ता रहँदैन उससँग चुरोट नखाऊ भन्नु आफैले हार खानु मात्र थियो मैले त्यस विषयलाई त्यहीँ स्थगित गर्दै भने ईश्वर क्यान्सर लागेर मरेपछि तिम्रो संसारको के अवस्था हुन्छ जस्तो छ त्यस्तै चल्दै जान्छ मनु सत्यको मृत्यु भए कुरा अर्कै ऊ दराजतर्फ गइरहेकी थिए यतिबाटै मैले बरीको ईश्वरप्रतिको धारणा थाहा पाइसकेको थिएँ ऊ ईश्वरको अस्तित्वलाई मान्दिनँ साथै मानिसप्रति उसको कुनै असल धारणा छैन सम्झेँ कुन आस्थामा बचाएकी होली बरीले आफूलाई केही खोज्दै थियो दराजभित्र उसको एक हत्केलाभरिमा आउन सक्ने गर्दन मसिना कैला रौँहरूले छोपिएको सानो टाउको के निस्सार अड्किएको छ हावामा अकारणमा शिवको अध्ययनमा बढी त्यस्ती होइन मलाई यही नै एउटा सान्त्वना थियो ऊ मलाई हेर्दै नहेरी गइसकेकी थिए कुन प्रेरणाको बलले म सोध्न पुगेछु बरी तिमी ईश्वरलाई मान्दिनौ आफ्ना दुःख र अपराधहरू पखालेर निरोगी हुन चाहने अभागीहरू कहाँ जानु तिमी भए के गर्थ्यौ बरी यो प्रश्न सोधौँला भने सोधेको होइन मैले अचेतन मनबाट सोधेछु भने त कुन्नी सचेत भएर त मैले सोधेको पटक्कै होइन सोधिसकेपछि लाग्यो व्यर्थै सोधेछु तर उसको आफ्नो टाउको फर्काएर पनि खिल्ली उडाउने बिजने आँखाले हेरिरहेकी थिए विवश मलाई आफ्नो प्रतिक्रिया सहेर बसिरहनु पर्यो अपराध गरिसकेपछि त त्यसलाई पखाल्ने काम गर्दिनँ म सुयोगजी पखालेर अपराध पखालिन्छ र कस्तो हाँसो उठ्थ्यो मैले धेरै नै निन्याउरो मुख लगाएर सोधेँ त्यसो भए हामीमा अर्थात् हामी मानिसहरूमा सम्झौता कसरी ल्याउने उसले भने ईश्वरत्वको अघि अपराध पखाल्ने काम बिल्कुल निरर्थक अझ मूर्खता हो कृपया मेरो विचारलाई मान्यता नदिनुहोला अँ बरु मानिसको अघि पखाले केही हलुका हुनसक्छ अर्थात् आत्मसन्तोष हुनसक्छ मानिसमा सम्झिदिने शक्ति हुन्छ त्यति नै हो उसको सानो घिच्रो अठ्याएर मलाई सोध्न मन लागेको थियो कि तिमी नै बोलेको हौ बरी तर मेरो विचारधारालाई त्यसै लत्याएर उसले सोधी किन सुयोगजी तपाईँको छातीभित्र पनि उकुस मुकुस छ जस्तो छ नि सिपाहीको के विश्वास र मलाई सर्वाङ्गै चिसो भए जस्तो लाग्यो चिसो मान्छेको चिसै कुरा बढ्ता बोल्ने मलाई आवश्यकता भएन सिपाही अविश्वासको मात्र अङ्ग हो र यही एक वाक्य भनेर मैले बरीलाई बिदा दिएँ उससँग मलाई दया माग्नु थिएन बरीसँग यस्तो उस्तो कुरा भएर पराजित भएको घटना लेखेर साध्य हुँदैन सन्तोष छ उसले मलाई कहिले उपदेश दिइन कहिले सहानुभूति देखाइन सधैँ पराजित हुँदै गए तापनि मलाई किन किन बरीको कुरा सुन्न रहर लाग्थ्यो बरीसँग मेरो रहर ठिक काँडा बिच फुलेको गुलाफलाई हात रगत पक्ष पार्दै टिप्नु अथवा बिरालोमा फलेको काँडेदार वन ऐसेलुको झरिलो पहिरो दाना टिपेर क्वाप्प मुखमा हाल्नु जस्तै थियो जति सक्दो अप्ठ्यारो हुँदै मलाई बरीलाई पछ्याइरहन मन लाग्थ्यो निरुद्देश्य र बिना अर्थ यति मात्र उसप्रतिको मेरो रहरको सीमा होइन कहिलेकाहीँ मलाई बरीको सानो घाँटीको रहर लाग्थ्यो कैला रौँहरूले छोपिएको मुडेको टाउको रहर लाग्थ्यो र उसको अस्वाभाविक उठेको छातीको रहर लाग्थ्यो तर यस रहरलाई म स्वास्नी मान्छे देख्दा लोग्ने मान्छेलाई हुने रहरभन्दा बढी केही मान्न तयार भएन ah, त्यसैले त आज बरीलाई नाङ्गी देखेको भए भन्ने प्रश्न साथै पूर्णविरामको चिन्ह लगाएर म भागेको हुँ नाङ्गी स्वास्नीमा हेरेर आइसकेका मेरा आँखाहरूले आज लुगा लगाएकी बरिलाई देख्दा अनायास अपराधको परिभाषा आफैभित्र खेलाउन सक्नु मेरो महत्ता थियो निसन्देह मेरो महत्ता थियो बरिलाई टपक्क टिपेर छयालिस वर्षको उमेरमा मलाई आफ्नो जीवनमा अमिल्याउनु थिएन निस्सारतामा पलापिन अभ्यस्त भइसकेको मलाई जीवनदेखि डर लाग्छ के हो र सकम्बरी के छ र उसमा भन्ने आफैले आफैलाई फुस्ल्याउन दिएको एउटा खोक्रो सान्त्वनामा म सधैँ उसलाई बाँधेर राख्थेँ मलाई स्वास्नी स्थापना गर्नुमा विश्वास थिएन कतै कसैले विवाहको कुरा उठाइदिए म झल्झली मुजुरालाई सम्झन्थेँ र सम्झन्थेँ सायद यस्तै हुँदी हो स्वास्नी यदि शिवराजले मेरा बहिनीहरूमा छानेर लैजाऊ भने म मुजुरालाई लगेर मेरो कोठामा टाँगिदिन्थेँ मेरी स्वास्नी भनेर उसको निधारमा लेखिदिन्थेँ मैले खुलस्त भएर भने तापनि मुजुराप्रतिको मेरो विचार पनि निराधार थियो तथ्यहीन थियो बैठकमा बसेर सम्झँदा सम्झँदै कायल भएँ म जम्मामा निराधार र तथ्यहीन सम्झेँ एउटा रमाइलो कथा हो मुजुरा जसलाई मनभरि पढ्न सकिन्छ एउटा सुखदायी दृश्य हो आँखाभरि हेर्न सकिन्छ तर क्रिया हालेर भन्न सकिन्छ मुजुरासँग मेरो प्रेम भएको होइन स्वास्नीलाई प्रेम पनि गर्नै पर्छ भन्ने कुरा मलाई थाहा छैन प्रेम कत्रो झुटो कत्रो उपहास कत्रो निरर्थकता पसलले एकोपर रगत बान्ता गरेर सुस्त भएकी छ एउटा छोटो कमा लागेको छ उनीहरूको प्रेम कथामा ठिटो छेउमा ल्याम्प पोस्टमा टाँसिएर उभिएको छ सिमेन्टी जस्तै आफै भित्र अव्यक्त मुद्रामा रित्तो हात रित्तो मन कुकुरनी लखेट्न नसके हारेर फर्केको मरणच्यासी भुसिया कुकुर उस्तै सान्त्वना र उस्तै व्यथा लिएर ठिटोको खुट्टानिर बसेको छ दुवै झुम्री देखिन्छन् दुवै लखतरान देखिन्छन् साँझको ध्वासे रङले पोतिएको पेटीमाथि हिँड्न नियमबद्ध रात आइरहेको छ रित्तो मन रित्ता हातहरूलाई उसको भन्नु केही छैन पेटीको विपरीत झ्यालमा बसेर म पनि हेरिरहेको थिएँ हत्केलाबाट चिप्लाउँदो साँझलाई र सम्झिरहेको थिएँ मेरो अस्तित्वले कति अमेल खान सक्छ एउटा हरुवा कुकुर हरुवा प्रेमदेखि हामी तिनजनामा के को पर्दा छ र यहाँ म आधुनिक बारमा भाग्छु ठिटो भट्टीमा जान्छ र कुकुर कुकुर घाँटी ठड्याएर रुन्छ र व्यक्त गर्छ आफैलाई कति मिल्दोजुल्दो हाम्रो अस्तित्व जीवन युगको यस्तो तहमा आएर ठप्प लाग्दो रहेछ र हामी यसैमा पनि बाँच्दा रहेछौँ हामी गतिहीन भइसक्छौँ तर हाम्रो गति रोकिँदैन यसरी बाँच्नुको फस्रो अर्थमा झुलाएर मैले पनि आफैलाई आफ्नो लक्ष्यतिर लगेँ छिन र कचिनको बस्तीमा घ्याम्पा भरिभरि जाँड र रक्सी पिउने लत भएका मेरा नसाहरू पेकको चुभुर्कोमा कत्ति भिज्दैनन् त्यसैले रक्सीलाई म जीवनको पलायन मान्दिनँ रक्सीमा डुबेर म सलबलाउन सक्दिनँ खुलस्त स्वीकार गर्छु यो मेरो नैतिक पतन होइन मेरो हीनता होइन शिवराज आएको थिएन सायद आउँदैन होला म यही सम्झिरहेको थिएँ परिचित रक्षाको अर्डर बारको ठिटोले नबोली पुरा गरिदिन्छ हाम्रो जीवनको छाप उसको अनुहारमा परिसकेको हुन्छ लत असफलता असन्तोष झर्को विरोध र पलायनको ऊ एउटा जिउँदो नमुना देखिन्छ रक्सीको टिप उठाएर सायद ऊ भाग्छ यस सीमाबाट बाहिर कि त कुनै मायालुको न्यानो अङ्गालोमा कि त कुनै दरिद्र आमाको झुत्रे सुकुलमा आफ्नो कमाई बुझाउन सम्झिरहेको थिएँ शिवराज आइपुग्यो सधैँको भन्दा केही खस्किएको अनुहारमा सुयोगजी बजारमा पानामा चुरोट पाइँदैन ब्ल्याकमा एक पेटी भनेर आएको छु अहिले जाँदा लिएर जानुपर्छ चुरोटको पेटी पछिल्तिर मैले एउटा सुनौलो टाउको कल्पना गरिसकेको थिएँ त्यसैले मैले उस्तो प्रमुखता दिइनँ उसका कुरालाई उसले फेरि भन्यो बरी भोलि मधेस जाँदैछ महिना दिनको निम्ति त्यसपछि उसले धेरै के के भन्यो तर मैले उसको मुख चलेको मात्र देखेँ मलाई यो भएको थियो भने म किटेर भन्न त सक्दिनँ जे भएको थियो त्यो मेरो जीवनमा कहिल्यै भएको थिएन नौलो अनुभव बरी भोलिदेखि यहाँ हुन्न यति नै प्रशस्त थियो मेरो निम्ति आफैलाई बलियो मुख खुवाएर पछारिनलाई वास्तविकताको ठुलो फाँटमा जहाँ सपना कल्पना र ढोङ केही थिएन केवल एउटा वास्तविकता म आफैमा एउटा रित्तो भाँडोमा अनुभव गर्न थालेँ रित्तो बोतलको असमर्थता आफूबाट भागेको तरललाई बटुल्न नसकी झिल्लिएको मैदान बीचको एक्लासे रुख आफ्नै हाँगाबाट उडिसकेको बकुल्लालाई पछ्याउन नसकी टोहलाएको नितान्त एक्लो कस्तो नाङ्गो वास्तविकता जसलाई आफूभित्र छोप्ने लुकाउने कुनै साधन छैन जमेर बस्नुभएछ सुयोगजी बोल्नुहुन्न नि शिवराजको यही वाक्यले मलाई झस्कायो मरणच्यासी हाँसो हाँस्दै बरीको जस्तो ओठलिएको शिवराजलाई मैले हेरिरहेँ आफूभित्रको उदाङ्गोपनलाई सक्दो छोप्न खोजेँ ऊ भन्दै थियो प्लेनको टिकट पाइएन बाइरोडको टिकट लिएर आएको छु सन्तोष लाग्यो शिवराजले मेरो अनुहारको भावको लख काटेन ऊ त्यस्तो ठम्याउने मानिस पनि होइन स्थितिदेखि फुत्कन खोज्दै मैले भने त्यहाँ चुरुट पाइन्न र सिलसिलामा मिल्ने प्रश्न नभए तापनि शिवराजले भन्यो पाउँदो हो नपाइए गाह्रै पर्ला भनेर त्यसपछि बरीको जानका कारणहरू उसले बताएन र चाँडै बारबाट निस्क्यो अन्तिम ग्राहक बनेर म पनि निस्केँ निराश्रित मेरा छयालिस वर्षका निक्लाम हुर्केका दिनहरूमा पहिलोपटक स्वास्नी मान्छेको निम्ति व्यवस्था अनुभव गर्दै क्रमशः चिसो हुन लागेको रात स्याटले निकै हान्थ्यो ऋतिसकेको सडकै सडक आफू लागि शारदी रत्न पार्क आइपुगेँ सम्झन थालेँ यही मुटुले कति स्वास्नी मान्छेलाई स्वागत गरेको छु विदाई गरिदिएको छु कति स्वास्नी मान्छेलाई काखमा उठाएर फेरि तिरस्कार गरिदिएको छु तर स्वास्नी मान्छे आफूदेखि टाढा हुँदा रित्तो र एक्लो अनुभव गरेको छैन बरीसँग अब त्यो घरमा महिना दिनको निम्ति भेट हुँदैन यति न हो मेरो समस्या फेरि मलाई यो छटपटी किन कुन आसक्तिको सम्बन्ध राखेको छु मैले बरीसँग के चाहन्छु म बरीदेखि को हो बरी मेरो बरी नहुनुमा किन म भित्रको लोग्ने मान्छे यसरी विचलित हुन्छ तिमीप्रति मेरो यो यौनको भोक होइन बरी किनभने त्यो पनि राम्रैसँग अनुभव छ मलाई किनकि तिमीलाई नाङ्गो हेर्दा म झस्केको छु तिम्रो गर्दन र छातीको रहर होइन यो बरी किनभने अँध्यारोमा एक्लै तिमीलाई कतिचोटि पाएको छु म जे पनि गर्न सक्थेँ तिम्रो मुखबाट आएको सुकमेलको बास र तिम्रो शरीर छोएर आएको हावाबाट नै मैले आफूलाई सन्तुष्ट बनाएको छु यसैले कि तिमीप्रति मेरो यौनको तीव्र भोक छैन तिमीलाई देख्दाखेरिको मेरो रहर रहर मात्रै हो एउटा लोग्ने मान्छेको विवश रहर म निष्कर्षमा पुग्न सकेको छैन लाग्यो कुन अचेतनामा स्याहारेछु मैले बढीको नफस्टाएको कुरा भावना जस्तो जीवनलाई एउटा लामो कार्टुन शरीरलाई कति बेर रत्न रत्नपारको चिसो चौतारीमा उद्देश्यहीन आफैलाई पर्खाएर म बिस्तारै डेरातर्फ फर्केँ मस्तिष्कभरि व्यवस्था बोकेर हिँडेको मेरो निर्दो शरीरलाई मेरै खुट्टाहरूले जिस्काउँदै लगिरहे डेरा पुगेर फेरि रक्सी थपेँ भात खाइन पहिलोपल्ट निन्याउरो मुख लाएर म खाटमा पल्टिरहेँ सम्झेँ बरी भोलि जाँदैछ तर फर्कन्छे यहाँ पुगेर पनि मेरो छटपटीले आड पाउन सकेन कता कता आफैमा फाटिएर आफैसित गुनासो गरेँ कहीँ प्रेम जस्तो निकृष्ट र निरर्थक सत्यमाथि म बलि जान लागेको त होइन कहीँ यही कोमल र कलिलो भावनाको शिकार हुन लागेको त होइन मेरो बुढो शरीर मेरो खरो जीवन जम्मामा मेरो निस्सार जीवन यदि हो भने यो नाङ्गो उपहासलाई मैले कसरी सहने यो कटु व्यङ्ग्यलाई मैले काँधमा कसरी थाप्ने निद्रा र अनिदो अवस्थाको माझमा झुन्डिएको त्यो रात म सुतेको पनि होइन नसुतेको पनि होइन रातभरि मलाई चुरोटको धुवाको मुस्रोले ऐठन पारिरह्यो सपना जस्तो ठाउँमा कतिपल्ट धुवामा निसासिएर म बाहिर आउन खोजेँ रातभरि मलाई सुनौलो टाउकोले तर्साइरह्यो निकोटिनले पहिलिएका औँलाहरूले घाँटीमा म सार्न आइरहे सक्दो मैले आफैलाई उम्काउन खोजेँ तर रातभरि पाँच फुट तिन इन्चकी एउटी मुडुली स्वास्नी मान्छे मसँग बसिरही तिर्खाले व्याप्त भएर पानी पिउन उठ्दा मलाई आफैप्रति दया लागिरहेको थियो रातको शून्यतालाई चिर्दै हिस्टेरिक जस्तो मलाई चिच्याउन मन लाग्यो बरी तिमीसँग त मेरो प्रेम भएछ क्या र तर यो उपहासको बोझ बोक्न नसकी म पिरोलिन थालेँ अप्ठ्यारोमा निस्केको पिलो जस्तो म कहाँ लगेर देखाउँ यस व्यवस्थालाई चुरोट तानेर रात काट्ने बाहना गर्न खोजिरहेँ र सम्झिरहेँ कति हिँड म साथै कति निर्धो जापानको गोलीबाट बचेर आएको म यही दिनको उपहास सहनलाई होला मैले आफैलाई निस्सार तुलाई सँगालेको जीवन यही व्यवस्थामा पिल्छनलाई होला कति घिनलाग्दो सत्य सजिलै अस्वीकार गर्न नसकिने रिम रिम उज्यालो हुँदा म राता आँखाहरूलाई सजीव केही नभएको जस्तो बनाउन झ्यालको चिसो हावा थापेर बसिरहेँ अनि दोले कपाल दुखेको थियो रक्सीको गर्मीले पेट र छातीको उकुस मुकुस हराएको थिएन पातलो तुवालोले एक पत्र छोपेको आकाश उज्यालिन लागेको थियो खरानी रगमा भर्खर जाग्न थालेको काठमाडौँ कति विरक्त लाग्दो देखिन्थ्यो यन्त्रचालित जस्तै म मुख धोएर आफ्नो नयाँ सुटमा निस्केँ त्यही सुट जुन बरीको जन्मदिवसमा एकपल्ट लगाएको थिएँ बरीलाई पुर्याउन जाने मेरो आवश्यकता थिएन शिवराजले मलाई बोलाएको पनि होइन म त्यसै भाउतारिएर बस छुट्ने ठाउँको अलिक पर गरेर रोकिएँ केवल ऊ बस चढेर गएको हेर्न बिरानो टोलमा पस्न हिचकिचाएको निर्दो लुत्ते कुकुर जस्तो आँट र भर्न पुगेर टाढा बसिरहेँ कसैले देख्ला भन्ने डर खेपेर ऊ आई हातमा एउटा ब्याग झुन्डाएर शिव आयो अलिक ठुलो इयर ब्याग बोकेर एउटा काम गर्ने स्वास्नी मान्छे र ऊ बस चढिसकेपछि झ्यालबाट ऊ निकै बेर शिवराजसँग कुरा गरिरहे मलाई जीवनमा पहिलोपल्ट एउटा लोग्ने मान्छेसँग ईर्ष्या भइरह्यो बसले एक मोड खाएर ओझेल भइसकेपछि काठमाडौँ मात्र होइन मलाई मेरो संसार चुन्ने लाग्यो बिरानो लाग्यो लाज पचाउँदै आफूभित्र तर्सिँदै मैले मनभित्र दोहोऱ्याएँ मेरी सकम्बरी म तिमीलाई प्रेम गर्छु फर्कँदा मेरो प्रत्येक पाइलाले मलाई व्यङ्ग्य गरिरहेको थियो प्रत्येक परिचित मोडले प्रत्येक परिचित पसलले र प्रत्येक अभ्यस्त अँध्यारा गल्लीहरूले मलाई गिजाइरहेका थिए भुसिया कुकुरहरू मलाई हेरेर एक तमासले बोकिरहेका थिए म प्रत्येक थोत्रा ट्रकको अघि पनि हीनता अनुभव गरिरहेको थिएँ नयाँ सडकको मुखमा बस पर्खिरहेका वैँसालुको एक जोडादेखि छिटो आँखा बचाएर भागेँ प्रेम मेरो निम्ति व्यङ्ग्य भएर उभिएको थियो मनभित्र भरिको प्रेमलाई लुकाएर सायद बाँकी जीवन यस्तै हीन भनेर बिताउनु छ बुढो लाउरीले खल्तीमा सजाएको रुमाल जस्तो बुढो रुखमा बिमौका टुसाएको मुना जस्तो बैंस गइसकेपछि नाकको डणालीमा आएको डन्डी फोर जस्तो बरी मेरो मुटुमाझ निर्धक्क पल्टिदिए यो त भयो मेरो व्यङ्ग्य यस विडम्बनालाई म हाँसी हाँसी सही दिन सक्थेँ लौ माने मैले प्रेम गर्न थालेछु एउटी मभन्दा बाइस वर्ष सानी ठिटीलाई एउटा निस्सार बितिरहेकी स्वास्नी मान्छेलाई के भयो त प्रेम अन्धो छ को नातामा म भन्न जाउँला रे बरी म तिमीलाई प्रेम गर्छु भन्न प्रेम जसको बिचमा पनि त हुनसक्छ तर मेरी सकम्बरी यो बुढो रक्सिहा सिपाहीलाई के भनेर तिमी आफ्नो छातीमा स्थान दिएर उडेर तिमीले बुढो भनेर मानिसको बुढो हाडमा तिमी छौ अब के भनेर मेरो बुढो प्रेमको प्रतिक्रिया दिएर तिमी आफ्नो कपाल दुखाइरहौली कुनै पनि दिन यो सस्तो परिभाषा लिएर तिम्रो सामु म आफ्नो सत्य अभिव्यक्ति ओकल्न आउला तिमीले अवश्य मलाई गतिलो झापड हान्नेछौ मेरो मुखभरि थोक्नेछौ प्रेम नहुँदा पनि मेरो निमित्त निस्सार नै थियो र अब भएपछि पनि निस्सार के मूल्य मेरो के मूल्य मेरो प्रेमको श्रुति सम्वेक श्रुति सम्वेक आफूमा कठाङ्ग्रिएर दिनहरू बित्न लागेका थिए तुसारो र कोइरोले खेलेर उजाड बनाएको काठमाडौँ बरीको फुलबारी सिरिजका रुखहरू दुबोको चौर आश्रय पाउन धाएको कुकुरको जस्तो मेरो अस्तित्वलाई लिएर पृथ्वी घुम्दै थियो नियमबद्ध माघको बीच महिना हुँदो सानो पहिला गई शिवराजले केही दिन बेजतीको अनुभव गर्यो मुजुराले र आमा चाहिँले सम्झौता गर्ने प्रस्ताव राखे मुजुराको भन्नु थियो एकअर्का रुचाएर गएदेखि कसको के लाग्छ र उनीहरू जीवन बनाएर बस्न सकिहाल्छन् नि सानो कुनै खराब चालचलन भएकी केटी होइन शिवराजले बरीलाई सोद्धा बरीले यति नै भनिरे रे कि ठिटी कत्रो हतार परेको बिहे गर्नलाई त्यसपछि उसले कहिल्यै सानोको नाउँ लिइन सानोलाई हेर्ने इच्छा प्रकट गरिन एक किसिमले चटक्कै बिर्सिदिए फेरि समागम भई आफैमा यी सबै अव्यक्त भएर मैले सहिरहेको थिएँ हेरिरहेको थिएँ कोरा आदर्श र कोरा भावनामा मेरो जीवन पलापिन असम्भव हुँदै गयो जति चिन्दै गयो बरिलाई उति म फस्दै जान्थेँ उति सम्मोहित हुँदै जान्थेँ र उति उसप्रतिको मेरो रहर तीव्र हुँदै गयो मेरो रित्तो मस्तिष्कमा एउटै शब्द वार पार खेलिरहन्थ्यो त्यो हो सकम्बरी जति टाढा भगाउन चेष्टा गर्थेँ उति म उसको नजिक रुक्क भइरहेको पाउँथेँ सधैँभरि एक तमाससँग म उसलाई सम्झिरहन्थेँ कत्रो व्यङ्ग्य ममा एउटा लोभको सञ्चार भइसकेको थियो सिङ्गो बरीलाई पाउन घाँटी छाती र टाउको नभएको बरीलाई होइन र यी नभएर विरोध मात्र ओगटेको उसको आत्मालाई होइन उसप्रतिको शारीरिक रहरसँगै उसलाई पनि पनि जम्मामा बरीलाई एउटी ठोस सकम्बरीलाई सम्पूर्ण उसदेखि कुनै उसको मानसिकता नछुट्याएर उसदेखि कुनै उसको आसक्ति नछुट्याएर म अँगाल्न चाहन्थेँ बरीलाई सम्पूर्ण उसलाई आफूभित्र र समावेश गराउन चाहन्थेँ आफैमा नश्वरतामाथि आफैलाई अड्न दिन सकिनँ तिम्रो नश्वर शरीर मलाई चाहिँदैन तिम्रो आत्मालाई साँचो माया गरेको छु भने मैले मलाई भ्रममा राख्न सकिनँ यो ढोङ र असत्य भावनाको आधारमा मैले आफूलाई सन्तुष्ट बनाउन सकिनँ मानिस अज्ञानो हुनु नै सुखी हुनु हो मलाई सिङ्गो ऊ र सम्पूर्ण ऊ चाहिएको थियो शिवसँग यो पीर पोख्नु आत्महत्या गर्नु बराबर थियो मैले राम्रोसँग अध्ययन गरिसकेको थिएँ मुजरा हो भने कुन्नी तर सकम्बरीलाई एउटा बुढो रक्सेहाको हात छोड्नु शिवको निम्ति पनि आत्महत्या गर्नु थियो कुनै पनि अवस्थामा बरीलाई उसले मेरो अघि बलिदिँदैन थिएन अब पनि काठमाडौँबाट भागिन भने मेरो बहुलाउनु निश्चित थियो भाग्ने कुरा सम्झ्यो कि झन् नरमाइलो लाग्थ्यो प्राप्तिदेखि टाढा अनकन्टारमा अन्धाधुन्दा आफूलाई निर्वासित गरिदिएर कसरी बाँच्ने अनि म निसासिएर आउँथेँ पैह्री लाग्थ्यो सम्पूर्ण आफूलाई पखालेर पगालेर मन र मस्तिष्क जम्मै उदाङ्गो देखाएर यदि नयाँ जीवन सुरु हुने सम्भावनाको अस्तित्व कहीँ भए मैले पनि बढीसँग जीवनदान मागे हुँदैन आफ्नो दुःख बिर्साएर अतीत बिर्साएर अपराध बिर्साएर मैले एकपल्ट आफैलाई कसीमा राखेर हेर्नुपर्ने हो हुनसक्छ ऊ मलाई तिरस्कार गर्छे घृणा गर्छे र शक्तिले पुगे मार्न बेर लाउँदिन एउटा सत्य त खोलिन्छ यति थाहा पाउनेछ उसले कसरी सुयोगवीर सिंहले सारा जीवनका अनुभूतिलाई निरर्थक आफूबाट चिप्लन दिएर खोक्रो बाँचेर रित्तो बाँचेर आफ्नो छयालिस वर्षको उमेरमा सारा मन उदाङ्गो पारी एउटी चौबिस वर्षकी ठिटीसँग सत्य प्रेमको प्रतिक्रिया मागेको थियो यति त थाहा पाउनेछ उसले मैले उसलाई कस्तो दयनीय अवस्थामा प्रेम गरिरहेको छु केही हलुङ्गो त हुनेछु म केही सुखे त हुनेछु चिच्याउन मन लाग्थ्यो मेरी चोखी सकम्बरी मलाई पनि चोखिन त देऊ बाँच्न त देऊ यति विचार गरेँ बाटो खोजेँ भनेर साध्य छैन तर म व्यक्त हुन सकिनँ एउटा व्यथा बोकेर म बाँचिरहेँ रक्सीसँग पिउँथेँ उसलाई फेरि रक्सीको छोडाइसँगै तर लगाइराख्थेँ सम्झन्थेँ म कहाँबाट कहाँ आइपुगेँ दजाएर हेर्थेँ आफ्ना अनुभूतिहरूलाई र निष्कर्षमा पुग्न चाहन्थेँ मेरो बाँच्नुको कुनै मूल्य छ कि छैन कसरी मूल्यहीन गुज्रिएर गएका छन् म माथिबाट युगका पाङ्राहरू र कति निकृष्ट हुर्केको छु म एक दुई तिन गर्दै पल्टन्छ पुरानो इतिहास र यसैमा म आफ्नो मूल्य खोज्थेँ र सम्झन्थेँ कसले मलाई के मूल्य दिन सक्छ के महत्व दिन सक्छ मेरो कुन स्थान छ यस युगमा मलाई भनेर बाँच्नुको कुन सान्त्वना छुट्याइएको होला के न्याय दिन्छ मलाई सभ्यता र प्रगतिले के पुरस्कार दिन्छ मलाई मानवताले कुन हो मेरो आश्रय उपन्यास सिरिजको फुल पृष्ठ चौतिसमा आएर आजको लागि रोकिएको छ सुयोगवीरले वीरले सकम्बरीसँग प्रेमको याचना गर्छ कि गर्दैन पैँतिसौं पृष्ठदेखि यसको वाचन अर्को शुक्रबारको श्रुति सम्वेगमा हुनेछ आजको लागि हाम्रो कार्यक्रमको समय सकिएको छ